नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम लोकझकारमा प्रविधि कक्षाका आत्मीय मित्र विष्णु अनि म छु तपाईँकै लोकभाकाको मित्र रामु आचार्य सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरू अनि यो हो कार्यक्रम लोक हामी उपस्थित हुने गर्दछौँ हरेक दिन बिहान दस बजेको अर्पण समाचारपछि करिब करिब एघार बजीसम्मको यो समय रहने गर्दछ यो समयमा तपाईँका लागि मिठा मिठा भाकाहरू अगाडि सार्ने गर्दछौँ व्यवसायमा रहेर र तपाईँ यति बेला विश्वको जुन सुकै कुनामा रहेर पनि W W W dot radio Arpan dot com dot NP मार्फत यो आवाजलाई प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ विश्वको जुन कुनै कुनामा रहेर पनि आफ्नो गाउँघरको भाका कति बेला आउला भनेर प्रतीक्षा गरेर बस्नु बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई पनि अभिवादन यस समयमा र कार्यक्रमलाई कार्यक्रमको बारेमा यति बेला जानकारी दिउँ हरेक दिन फरक फरक कुराहरू कार्यक्रममा समेटिने गर्दछन् कुनै दिन नयाँ भाका बजाउँछौँ कुनै दिन पुरानो भाका कुनै दिन मध्यकालीन समयको भाका कहिले कुराकानी कहिले पुरानो भाका यस्तैमा कार्यक्रमका श्रृङ्खलाहरू बित्ने गर्दछ र आज मङ्गलबारको श्रृङ्खलामा मध्यकालीन समयमा निक्लेका लोक तथा दोहोरी भाकाहरू सुन्ने गर्दछौँ मध्यकालीन समय भन्नाले जुन नयाँ पनि होइन र धेरै पुरानो पनि होइन ठिक्का समय मध्य भागको भाकाहरू अगाडि सार्ने गर्दछौँ कार्यक्रमलाई सुरुवात गर्न चाहन्छु विमलराज छेत्री अनि विष्णु माझीको आवाजले सजिएको भाका हिमाल सेतै छ हाँस्ने बोल्ने हजारौँ भए यो मन त्यतै छ यो सुमधुर भाका तपाईँका लागि अगाडि बढाउन चाहन्छु नसमाउने नटेक्ने डाली छ हिमाल सेतै छ हाँस्ने बोल्ने हजारौँ भए नि यो मन त्यतै छ जति सुन्यो उति सुनौ सुनौ लाग्ने यो सुमधुर भाका कार्यक्रम लोक झन्कारको यो क्रममा मैले अगाडि बढाएँ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरको ध्वनि तरङ्गमा कार्यक्रम लोकझनकारको व्यवसायीलाई सुनिरहेका छौँ र पृष्ठभूमिमा गुन्जिरहेको भाका हिमाल सेतैसमा विमलराज छेत्री अनि विष्णु माझीको आवाज रहेको थियो त्यसो त यो भाका त्यो समयमा निक्लिएको थियो जति बेला विमलराज छेत्रीको लोक साङ्गीतिक बजारमा जगजगी थियो एउटा मात्रै आवाज थियो त्यो आवाज थियो विमलराज छेत्रीको त्यो समयमा सुपारी चाम्रो हिमाल सेतीसा लगायतका पचासौँभन्दा बढी भाकाहरूले त्यति बेलाको साङ्गीतिक बजारलाई तताएको थियो विमल छेत्रीका भाकाहरूले त्यसरी बजार पिटिरहेका थिए त्यो समयमा र त्यो समयको भाका अहिले पनि सुन्दा अझै सुनिरहँ जस्तो लाग्ने खालको भाका मैले तपाईँलाई अगाडि बढाएँ करिब छ वर्ष अगाडि बजारमा आएको भाका हो यो हिमाल सेतै छ र कार्यक्रम लोकझन्कारमा फेरि पनि अर्को भाका तपाईँको लागि उस्तै सुमधुर भाका उस्तै सुनिरौ लाग्ने भाका कृष्ण समीप सुवेदी ऋषि अधिकारी अनि विष्णुमाझीको सुमधुर आवाजले सजिएको भाका शिर बतास मेरो हितैको मायालु कुन्नी कता छ यो भाका केवल तपाईँका लागि कस्तो आयो जीवनमा अर्पण एक से चार थोपलो पांच मेगा हार्ट प्रसुति तथा स्त्री रोग सम्बन्धी बिरामीहरूका लागि विशेष जानकारी यस टाढी रत्नगर पोलिक्लिनिक प्राली तथा रत्नगर मेडिसिन सेन्टर मेन्डो टाँडीमा प्रत्येक शनिबार बिहान दस बजे वरिष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञ डाक्टर श्री प्रसाद अधिकारी आउँदै हुनुहुन्छ त्यसैले तल्लो पेट दुख्ने पिसाब पोल्ने महिनाबारी हुँदा अत्याधिक रक्तस्राव हुने महिनाबारी अनियमितता तथा गडबडी सेतो पानी बग्ने पाठेघरको मुखमा घाउ भएको बाँझोपन आङ खस्ने अस्वाभाविक रूपमा गर्भ खेर जाने तथा गर्भवती महिलाको स्वास्थ्य खेर जाने लगायतका समस्याहरूको सफल उपचार गरिने हुँदा सम्बन्धित बिरामीले लाभ लिनुहोला फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी फोन नम्बर शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि होस। 2011 मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बॉडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरु बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR 180 CC 2009-2010 Bike of the Year Award प्राप्त अपासी RTR 160cc साथमा स्टार सिटी 110cc र स्कुटी पेप प्लस पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौ र चोक टाढी चितुवन फोन नम्बर शून्य छपन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक तपाईँको यात्राको भरपर्दो साथी शत प्रतिशत ग्यारेन्टीका साथ आयुर्वेदिक उपचार जाडक्सी खान छुटाउने दस केजीसम्म शरीरको मोटोपन घटाउने easy slim tea eight diet लिप्रो स्लिम चार इन्चसम्म उचाइ बढाउने डाक्टर आयुर्वेद स्टेप अप दस केजीसम्म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 अबदेखि तैँले यो बाइक डोर्याउनु पर्दैन राणाभाट मोटरसाइकल वर्कसपको भरपर्दो अनि विश्वासिलो सेवाले यो बाइकको सम्पूर्ण समस्या मुक्त हुनेछ हामी कहाँ सबै खाले बाइकहरू सुपथ मूल्यमा मर्मत गरिनुका साथै नयाँ तथा पुराना बाइकहरू खरिद बिक्री एवं बाइकका सम्पूर्ण पार्ट्सहरू उपलब्ध छ तथा जहाँ बाइक बिग्रिएको छ त्यही ठाउँमा आएर बाइक मर्मत गर्ने सेवा पनि उपलब्ध छ सम्पर्क राणाभाट मोटरसाइकल वर्कसप रत्नगर सात कृष्ण मन्दिर चोक प्रोपाइटर सरस्वती राणाभाट मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी चार सय उना पचास फोन नम्बर शून्य छपन्न पाँच बैसठी नौ सय चौवन्न किन हो मामा हेरेको हेरे हुनुभयो त यही त भान्जा बाबु आकर्षक पाटेसन हेरौँ हेरो लाग्ने सिलिङ रङरोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका gypsum board ceiling wall putting cornice बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रङरोगन गरिन्छ सम्पर्क कतार डेकोरेसन रत्नगर एक पुरानो ज्योति हल मार्ग बकुलर चितवन फोर फाइटर इनाद करिमिया मोबाइल अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास गुरुङ मोबाइल अन्ठानब्बे चार एकाउन्न त्रिहत्तर दुई सय तेह्र कुलप्रसाद सापकोटा मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी दुई सय तिरासी मनोरञ्जन मनोरञ्जन केन्द्रमा एकै पटक तिन सय जनासम्म स्विमिङ गर्न सकिने दुईवटा स्विमिङ पुलको व्यवस्था महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ पुलको व्यवस्था बेबी स्विमिङ पुल लकर सुविधा स्विमिङ गर्दै खान सकिने व्यवस्था विवाह व्रत बन्द बर्थडे पार्टी मिटिङ तथा दुई हजार जना अट्न सक्ने क्षमता सहितको कन्फरेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कलात्मक चमक ढुङ्गे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य छप्पन्न पाँच एकसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैँतालिस website W W W dot HMK Chitwan dot com मनोरञ्जन केन्द्र अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ज र यो कार्यक्रम लोक झङ्कार स्वागत छ फेरि पनि एकैछिनको विश्रामपछिको यो समयमा सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरू अनि कार्यक्रम हो लोकझनकार आजको यो मङ्गलबार व्यवसायमा हामीले मध्यकालीन समयमा बजारमा निक्लिएका लोक तथा दोहोरी भाकाहरू सुमधुर भाकाहरू अगाडि बढाइरहेका छौँ जुन भाका मार्फत तपाईँलाई भरपूर मनोरञ्जन दिने प्रयास हामीले गरिरहेका छौँ र यो क्रमलाई फेरि पनि म अगाडि बढाउन चाहन्छु यति यति बेला मिलन लामा अनि लक्ष्मी उपानीको आवाजमा हासम खेलम राजै दुई दिन बाचुन्जेल युवाका तपाईँको लागि कार्यक्रम लोकझन्कारमा अबको क्रममा हाँसम खेलम Sasha and Hassan Killer. हसम खेलम राजै दुई दिन बाँचुन्जेल दैवाले साँचुन्जेल हामीले सुन्यौँ मिलन लामा निलक्ष्मी नेपानीको आवाज यही आवाजहरू पृष्ठभूमिमा राख्दा राख्दै तपाईँका लागि मिठा मिठा भाकाहरू अगाडि बढाउँदा बढाउँदै आजका लागि कार्यक्रम लोक जानकारको समय सकिनै लागेको छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरजको ध्वनि तरङ्गमा भोलि फेरि पनि कार्यक्रम लोक जानकारको अर्को बसाइमा तपाईँ हाम्रो भेट हुने नै छ र जाँदा जाँदै पुष्कल शर्मा अनि विष्णुबाजुको आवाजमा आउँछौ आउँदिनौ पक्कै मर्छु म देख्नै पाउँदिनौ यो केही समय अगाडि निक्लिएको भाका हो र पछिल्लो समयमा फेरि पनि पूर्णकला विषि र पुष्कल भास्कर शर्माले यस भाकालाई रिमेक गरेर गाउनु भएको छ तर मैले अहिले अगाडि सार्न लागेको भाका भने पुरानो भाका हो आउँछौ आउँदैनौ यसै भाकालाई पृष्ठभूमिमा छाड्दै यतिन्जेलसम्म कार्यक्रमलाई सुनेर साथ दिनुहुने तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद प्रविधि कक्षबाट साथ दिने आत्मीय मित्र विष्णुलाई धन्यवाद तपाईँकै लोक भाकाको मित्र रामु आचार्य पनि बिदा हुन्छु नमस्कार से सात उपलो पांच मेगा हर्ज